अनि तपाईँको आमाको पनि त्यस्तै परेछ बुवा श्रीमान कता हो कता तपाईँ पनि त्यस्तै हुनुभएछ है बुवालाई तपाईँले देख्नुभयो पहिला यहाँबाट हिँड्दाखेरि त देख्नुभयो होला नि है थाहा पाउनुहुन्न तपाईँ सानै हुनुहुन्थ्यो त्यही त अब जेलका खबर सिलाङमा पनि सुन्ने गर्नुहुन्छ त्यही तपाईँको बुवाले सुन्नुभएछ भने के भन्न चाहनुहुन्छ बुवालाई गरेछु अनि तपाईँको जीवनमा पनि चोट मात्रै परेछ दाग मात्रै लागेछ होइन किन यस्तो हुन्छ महिलाहरूलाई पहिला त्यत्रो वर्ष प्रेम गर्नु भएको अब के गर्छ अब पहिला गएर पछि त्यस्तो गराउन सक्ने रहेछन् अब के गरौँ त अनि ऊ श्रीमानको आस्था हराइहाल्यो होइन अहिले के गर्नुहुन्छ आमा छोरीले निमेक मजदुरी गरेर जीविका गर्नु भएको छ घुमेर छोराछोरीलाई गर्नु पढाउन सकिएको छैन आफू कमजोर भएर के गर्ने अब छोरीलाई पढाउन सक्नु भएको छैन बहिनीले पाँच पढेर अब धेरै पढाउन नसके त्यस्तै छोरे अनि आमालाई दिनुहोस् हजुर त अनि यत्र वर्षसम्म तपाईँले चाहिने श्रीमानलाई कुरेर बस्नुभयो होइन उहाँको सद्धर्ममा बस्नुभयो तर श्रीमानले कतै उति बिहे गरे कि भन्ने लाग्छ के लाग्छ भयो बसेको गेरमाएर अब म त जिउँदा अब पत्ता पाइनँ के सर यत्रुका छोराछोरीलाई बालक बुवा छोराछोरीलाई छाडेर सिलाङ गएर कता हराओ कता के गरे थाहा पाइनँ अनि के भन्न चाहनुहुन्छ केटाकेटीको त लौरो न हटेर न श्रीमान छन् न छोरा छन् छोरा छोरालाई पढाउन सकिन्छ सर छोरीलाई पढाउन सक्नु भएन पढा पढा अनि कति छ घरबारी कति छ जग्गा घरबारी यति किने सक्यो सर खाना पुग्दैन अब निमेक बाहिर गएर खाइन्छ दुख बिमारमा त निकै गाह्रो हुँदो होला है कति दुःखले हुर्काएको छोराछोरी अब अदालत बरु अति ठुला बाछन् भुइले उहिले यति दुःखले हुर्काएको नम छोराछोरीलाई सरमन्च श्रीमान अठार वर्षसम्म तपाईँ यसरी कुरेर बस्नुभयो कतिपय त दुई चार वर्षमा पनि अन्यत्र विवाह गरेर अब आन्छ कि भन्ने आशे आशमा आशे आशमा है से गरे जुगे भरी खुशी से गरे जुगे गर्दा निकै सम्झना आउँदो हो नि पहिला पहिला त होइन अझै पनि त बाटो त कुर्नु भयो होला नि त तेह्र वर्ष उमेरमा बिहा भएको तपाईँको तेह्र वर्षमा दिएको बाबाले उहाँ कति वर्षको हुनुहुन्थ्यो त्यति बेला त्यति बेला उहाँ मेरो श्रीमान त पच्चिस छब्बिस वर्षको मान्छेलाई मलाई तेह्र वर्ष दिएर झन् मैले ढोका दिएर हिँड्नु भयो उसमान यही दुःख पाउन लेखेर दिएन भावलान् मेरो बुवा आमाले उयो गर्ने सबैजनाले बत्ती बाले तपाईँले बाल्न नपाउनु भएको हो ए त्यही भएर रुन्छन् तपाईँले पनि दुःख पाउनुभयो आमाको अवस्था त्यस्तो छ किन तपाईँहरूले यस्तो सानैमा विवाह गरेर किन यसरी तपाईँहरूले यसरी धोका पाउनुभयो भन्नुहोस् त अब के गर्नु त त्यस्तै अब पहिला अब गति गरेर हिँड्ने के अब पछि धोका दिनेले दिएपछि अब बाहिर बस्नु त पर्छ के गर्नु पहिला त खुबै ढुक्कै लाग्थ्यो होला है हजुर पहिला त ढुक्कै हुन्थ्यो होला कि अब पहिला गीत गाउन पनि जानुभयो क्या त्यहाँ त दोरी गाउने चलन पनि सकेर गीत गाउन पनि हिँड्नुभयो क्या पहिला पहिला गीत त गाइन किसको गाने गीत त त्यस्तै अब गर्ने फोन कन्ट्याक्ट गर्ने गर्ने गएर हिँड्ने कि पछि त त्यस्तै गाउँको कुरामा लाग्ने अब मलाई वास्ता नगर्ने गर्दाखेरि अब त्यस्तै गएर बसेको कति वर्ष भयो तपाईँको श्रीमान श्रीमतीको छुट्टिएको एक्काइस वर्षको म मलाई दुई वर्ष काम थियो अहिले त तेइसमा छ म पच्चिस वर्षमा लागेको अलिअलि सम्झना त आउँदो होला नि विगतको है हजुर अलिअलि सम्झना त आउँदो होला नि त सम्झना त आइहाल्छ नि त हो अझै पनि सम्झिनुहुन्छ उहाँलाई पार्टी मलाई त्यस्तो धोका दिने पार्टीलाई नि कसरी फोन गर्न सकिन्छ कहिले काहीँ गर्नुहुन्छ अरे नि त नानी बच्चा अब लगेर जान्छ गइन्छ अब भेटघाट हुन्छ कहिले काहीँ वर्ष भयो टोसिटा उयो सम्बन्ध विशेष भएको हामी नानीको लागि अधुरै छ अब नानीको लागि उस गरेर अदालतमा केस हालेर उस गर्ने भनेर अब उ गर्न कतिको मिल्ला त्यही त तपाईँ गरिब हुनुहुन्छ बागलुङ त्यति टाढा धाउनु पर्छ कसरी सक्नु होला र जान त जानु पर्यो नि त न्याय माग्न त गाह्रो त गाह्रो परिहाल्छ नि त कसैको छैन अनि उहाँले विवाह गर्नु भएको छैन विवाह गर्नु भएको छ विवाह म थुतेको दुई वर्षमा विवाह गर्नुभयो ए तपाईँलाई सोध्नु भएन सोध्नु भएन मलाई के के तपाईँ माइतीमा बस्ने भएर होला नि त त्यसो गरेको त्यो त माइतीमा बस्ने पनि त होला त्यस्तो गरेको त अनि उहाँको त राम्रै छ अहिले त्यसो भए घरमा घरमा राम्रै त होला नि अब मन परेको छैन ल्याएर राम्रै छ हुन पर्यो के अरे जे हुनु भइगयो फेरि मिलेर बसे हुन्थ्यो नि त पछि पछि हेर्दै जाम अब त्यसलाई अब नानीको उयो छ के अरे छ अब नानीले अब भएपछि अब कस्तो यसो गरौँ कि तपाईँ श्रीमानसँग पुनः सम्बन्ध स्थापित गर्ने उद्घोष गर्नुहोस् न के गर्ने त्यही त श्रीमानले गल्ती त गरिहाल्यो तर पनि हाम्रो सम्बन्ध विगतको त्यो माया प्रेम नबिर्स मुद्दा मामिला नगरौँ फेरि मिलेर बसौँ भन्नुहोस् न त इच्छा भयो भने त अब के गर्ने के बुढाले स्वीकार गर्नु न र तपाईँले आफ्नो तपाईँ यसो बेला बेला जानु पर्यो नि त घरतिर परियो त्यसो भए त बेला बेला जाने बाबुलाई पनि त छोरी हेर्ने मन लाग्दो होला भेटघाट गर्ने अब के गर्ने जानु पर्यो नि त छोरीलाई देख्न मन लाग्यो भने के त्यस्तो र तपाईँ भन्नु पऱ्यो कहाँ त भन्नुहुन्छ कहाँ झड्को मिल्छ अब रिसित त भनिहालिन्छ नि त रिस माया मतको कुरा भयो त किन यस्तो मैले रिसित जे पनि त भनिन्छ नि फेरि माया गर्न थाले चाहिँ तपाईँ नै भन्नुहुन्छ है ल अन्तिममा के भन्न चाहनुहुन्छ अब समय सिद्धिन लागिसक्यो अन्तिममा के भन्न चाहन्छु भन्दाखेरि अब म जस्तो त कसै नभएर बसिस् भन्ने आदत छ मेरो कि त्यो श्रीमानलाई बिर्सेर अर्कोतिर विवाह गर्ने मन छ क्या मेरो त छैन अर्कोतिर विवाह गर्ने मन पनि छैन म त घाउको त कसैको हुन सक्दैन म त आखी त्यसै खबरै पनि त्यसैको हुन सक्छु म ए भनेपछि उनी सिवाय अरूले अँगाल्नु न तपाईँले अब म त उही त्यसैको हुन सक्छु म त मरै पनि बज्यो त्यसैको हुन सक्छु ल म त बाँचिन्जेल त म कसैको हुन सक्दैन मेरो माया भनेपछि यति धेरै माया गर्नुहुँदो रहेछ धेरै खुसी लाग्यो श्रीमानलाई यसै ओजेलका खबर हामी पनि आग्रह गर्दछौँ यति धेरै माया गर्नेलाई निष्ठुरी नबनिदिनुहोस् तपाईँले अर्को विवाह त गर्नुभयो तपाईँको विवाह गर्नेको व्यवस्था थियो या उन्माद थियो त्यो चाहिँ अब हामीले बुझ्न सकेनौँ तर यी सोम मायाको जुन माया छ तपाईँप्रतिको जुन कलेज छ यसप्रति चाहिँ तपाईँले अनि सुरेश सन्त्यालजी ल सम्पर्क गराइदिनु भयो उहाँहरूसँग होइन खगी सरा सुनार जो उन्नाइस वर्षदेखि श्रीमानलाई कुरेर बस्नु भएको छ र सम्य उहाँकी छोरीको अवस्था पनि त्यस्तै छ गरिबीले आक्रान्त छ त्यो परिवार गरिदिने कोही छैन यस्तै दुःख पीडाका गाउँघरका कथा व्याथा प्रसारण गर्ने गर्दछौ विशेष गरेर बागलुङ जस्तो दुर्गम बस्ती जो ओजेलका खबर धेरै सुन्नुहुन्छ त्यहाँका दुःख पीडाहरू फोनबाटै भए पनि हामीले जोड्दै आएका छौँ र आगामी दिनमा पनि जोड्ने छौँ भन्दै त्यस परिवार परिवार मर्दो जिउँदो थाहा नभएका श्रीमान अनबहादुर सुनार जो सिलाङमा छन् भन्ने सुनिन्छ उहाँको बाटो कुरेर भएकी खगिसारा सुनारको घरसम्म पुर्याइदिनु हुने साथी सुरेश छन्त्याललाई विशेष धन्यवाद दिँदै यो जीवनको गोरेटो यतिकैमा बिट मार्न चाहन्छु सर्वप्रथम त दुर्गम बस्तीको घटना जस्ताको जस्तै विभिन्न मिडियामा सम्प्रेषण गर्न सहयोग पुर्याउने उजेलका खबरका सञ्चालक प्रेम सुना धन्यवाद दिन चाहन्छु हस् धन्यवाद Viva अवस्था बागलुङकी यी महिला र उनकी छोरीको यो कथा व्याथासँगै आजलाई ओजेलका खबरबाट बिदा लिने बेला भइसकेको छ बिदा लिनु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियो सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला हवस् त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी म यसलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते